भइगो बरुहरू अरू बाचाहरू पुरा नगर हामी दुई छुट्टिने पुरा हामी दुई छुटिने पुरान नगर तर हामी गहिराई बन्दै जान्छ गाढा बढ्दै जान्छ गहिराई बन्दै जान्छ गाढा भइगो बरु अरू बाचाहरू पुरा नगर हामी दुई छुटिने छुट्टी में